नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आजदेखि एउटा उपन्यासको वाचन शुरू गर्दैछौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हामीले आजदेखि श्रुति सम्वेकमा सुनाउने उपन्यास हो यो उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो यो उपन्यास अहिलेसम्म धेरै संस्करण प्रकाशित भइसकेको छ डाक्टर तारनाथ शर्माले यो उपन्यासबारे लेख्नु भएको छ यस उपन्यासले नेपाली औपन्यासिक भर्याङको माथिल्लो खुड्किलो टेकेको छ त्यसै गरी मदनमणि दीक्षित यसलाई भन्नुहुन्छ नेपाली व्यङ्ग्य साहित्यको सर्वोत्कृष्ट नमूनाका रूपमा लिखितलाई वर्गीकरण गर्ने पक्षमा म छु त्यसै गरी दिनमान लेख्नुहुन्छ डाक्टर ध्रुवचन्द्र गौतमले नेपाली कहानी तथा उपन्यास क्षेत्रमा ती गिने चुनेका प्रतिभाशाली लेखकहरूका बीच आफ्नो अलग पहिचान बनाएका छन् जसले परम्परागत लेखनलाई हल्लाएर उपन्यास र कहानी विधालाई एउटा क्रान्तिकारी मोड़ दिएका छन् दिनमान पत्रिकाबाट डाक्टर रामदयाल राकेशको भनाइ छ अलिखितमा वैचारिक र शिल्पगत प्रयोग गरिएको छ त्यसकारण यो उपन्यासले नेपालीमा एउटा प्रयोगत्मक आञ्चलिकताको थालनी गरेको छ रमेश गोर्खाली लेख्नुहुन्छ वास्तवमा अलिखित नेपाली साहित्यको उच्चताको प्रतीक भएको छ यसरी निकै लोकप्रिय भएको यो पुस्तक दुई हजार चालिस सालमा मदन पुरस्कार समेत पाएको थियो त्यस यता धेरै संस्करण सात आठ संस्करण प्रकाशित भइसकेको यसको पहिलो श्रृंखला हामी वाचन शुरू गर्छौं प्रवेश अनकन्टार उपशीर्षकमा पृष्ठ एकबाट कुकुरहरूको सामूहिक भुकाई निकै टाढा भए पनि सुनिन थालेकाले हामीले थाहा पायौं गाउँ नजिकै कतै छ साँझको लाटो कल्पना र एकनासको बाटो दुवै हामीलाई अझै थकाउन पर्याप्त थिए मान्छे यस्तोमा असहाय पाउन सक्छ आफूले नहिडी नहुने बाटो निर्लज र क्रूर भएर कोसौंसम्म पल्टेको देखिन्थ्यो यता हाम्रो उदासी र साँझको रंगमा निकै एकाकारपना फेला परिरहेको थियो यसपल्ट त पक्कै गाउँ नै हो तिलकले अठोट साथ भन्यो अलिक प्रसन्नता अनुहारसम्म पुर्याएको हुन्थ्यो अँध्यारोमा देखिएन अरूपल्ट के हुन्थ्यो नि कसैले सोध्यो व्यङ्ग्य मिसाएर खोलानाला जंगल र खेत अरू के हामी कति घण्टादेखि एकनाशसित हिँडिरहेका छौँ भन्नुहोस् त यस्तो पनि हिँडाइ हुन्छ मान्छेको जुन ठाउँ पनि देख्नलाई उस्तै देखिन्छ आफ्नो गाउँ चाहिँ कता हो कता सहरको नाउँ थाहा पाउन धेरै परिश्रम पर्दैन कतै न कतै सहर आफ्नो नाउँ झुन्ड्याएर उभिएको देख्न सकिन्छ सुपथ मोलको पसल सुनचाँदी विक्रेता स्टिल इम्पोरियम राष्ट्रिय वाणिज्य बैंक इत्यादि यी मध्ये कुनैसित कतै न कतै सहर पनि टाँसिएको हुन्छ गुँज जस्तै अथवा खामको टिकट जस्तै गाउँ एउटै दृश्यले बनेको हुन्छ धुवा धुलो रहस्य चकमन्न दारिद्र्य पाल परेको वा परेर टालेको बुट्टा लगाएर पेटीमा उभिएको कुनै अनुहार झै लाग्छ गाउँ सबै एउटै एउटै ठूलो र रित्तो ग्रह ठक्कर खाएर गाउँ नै गाउँ भएर छरिए झै सबैमा अलिअलि रित्तोपन भाग लागे हामी पस्नासाथ बानी अनुसार पहिले एउटा दुईटा त्यसपछि तिनकै देखासेखि असंख्य कुकुर बोक्न थाले तर कुनै कुकुर टोक्न चाहिँ अघि सरेन आतंक दुवैतिर बराबर थियो हामीतिर र कुकुरतिर हामीले गाउँ बाहिर एकौटा माटाको डल्लो भर्खर ज्योतिको कुनै खेतबाट टिपेका थियौं कसै कसैले आफ्नो ढुङ्गो खतरनाक र नजिक आउँदै गरेका कुकुर देखेर प्रहार गरिसकेका थिए अब आफूलाई निरस्त्र छान्दै कुनै ढुङ्गो लिनेको छेउछाउ परेर हिँडिरहेका थिए चाँझको समय गाउँ हामीलाई एकदमासको लाग्न थाल्यो मलाई गाउँ ठ्याक्कै मन पर्दैन तिलक थालिनीदेखि नै गनगन अवस्थामा थियो अब उसित ढुङ्गो पनि थिएन जसले गर्दा आफूलाई असुरक्षित अनुभव गरिरहेको थियो ऊ आक्रोशलाई आफ्नो हतियार बनाउँदै थियो जसको असर कुकुरहरूमाथि परिरहेको थिएन कर्णबहादुरले सोध्यो कस्तो ठ्याक्कै मन नपर्ने के छ र गाउँमा यहाँ नगर पञ्चायत छैन त्यसकारण कुकुर मार्ने अभियान कहिल्यै चल्दैन चलेको भए अहिले यति सारा कुकुर भोकेको त खप्नु पर्दैन थियो तिलकले यो कुनै गम्भीर कुरा चाहिँ उदास भएर बोलेको थियो तर हामी सबै उसको उदासीले हाँस्न थाल्यौं एकछिनलाई कुकुरको भयसम्म हराएर गयो यो नगर पञ्चायतलाई प्रशंसा हो कि गाली ऋषिले बाटो काट्ने दृष्टिले पनि यो प्रश्न सोध्नु जरुरी ठानेको हुँदो हो गाउँमा नगर पञ्चायत नगरमा नगर पञ्चायत खोज्नु एउटा गैर कानूनी कुरा हो सरकारलाई जिस्काउने यो तरिका ठिक होइन तिलक केही पनि बोलेन चुपचाप कुनै ढुङ्गो भएको मानिसको छेउमा हिँडिरह्यो उता दुई तिनजना यस्ता थिए जो हातमा ढुङ्गा भए पनि हिर्काइरहेका थिएन यस डरले यदि ढुङ्गो हिर्काएपछि कुकुरले झम्ट्यो भने अर्को ढुङ्गो पाइन्न त्यसकारण दिउँ तलाई लौ भन्ने किसिमका वचनहरू कुकुरका लागि बोल्दै थिए लुतो र कुकुर झिङ्गाले गर्दा घिनलाग्दा भएका कुकुरहरूमाथि त्यसको पनि खास असर देखिएन कुकुरहरूले भाषा बुझेनन् क्यार कसैले ठट्टा पनि गरेको थियो गाउँमा मानिस त अवश्य थिए तर तिनीहरू पनि कुकुरहरूमाथि ध्यान दिनु साटो हामीलाई रमिताले हेर्ने उद्देश्य लिएर उभिएका थिए धेरै त होइन एउटा संक्षिप्त आशंका र थोर बहुत त्रास तिनका आँखामा पनि झुन्डिएको थियो ठिक त्यसभन्दा बाँसतिर जहाँ एउटा निलो किसिमको टाटो चौरीका साथ उबड खाबड भएर पेन्ट भरिएको हुन्थ्यो आँखाकै डिलमुनतिर कतै निकै बेर हिँडेपछि एक दुई आवाज बल्ल निस्किन थाले दुर्ले छिन्द्रिकारा जुन पक्कै कुकुरलाई गाली गर्ने प्रवृत्तिका थिए अचानक मनुष्यको आवाज कानमा परेपछि अघिको तिलक र अरू पनि हाँस्न थालिहाले तिनीहरूलाई विश्वास भएको थियो अब कुकुरहरू केही गर्न सक्दैनन् र छिट्टै शान्त हुन्छन् हामीले जिमदार साहेबको घर पत्ता लगाउनु थियो जिमदार साहेब पुरानो नाउँ हो तैपनि तिनलाई जिमदार साहेबै भनिदो रहेछ तिनको घर फेला पार्न कुनै कठिनाई हुने भएन बरु जिमदार साहेब र काठमाडौँको नाउँ लिनासाथ गाउँलेहरूको आँखामा सहसा हामीप्रति अदब आतंक र श्रद्धा पनि देखिन थाल्यो जो पनि हामीसित जान तयार थियो घर देखाउनलाई हामीले घुर तापेर बसिरहेको एउटा ठिटोलाई साथमा लियौं जिमदारको घर अलिक परतिर रहेछ गाउँको एक छेउमा हामी पुग्दा जिमदार आफ्नो बैठकमा केही मानिस वरपर राखेर उज्यालो मनतिर नेपाली कागजमा लेखिएका लामा लामा कागज पत्र हेर्नमा तल्लीन रहेछ एघारजना सरियाहरू लाम लागेर उभिएपछि जिन्दार सायद आफ्नो ध्यान भंग गर्न बाध्य भए नत्र उनको पटवारीले जो निकै पुडको थियो अनि पर्याप्त उमेर प्रशस्त परिश्रम र जग्गा जमिन साथ पचाइसकेको देखिन्थ्यो चस्माबाट आशंकित भएर हेरेको थियो चस्माको एकातिरको कमानीको ठाउँमा धागाको उपयोग गरिएको थियो जसले पटवारीको कान र अनुहार लघुशंकाको तोडमा जनै हालेर हिँड्नै आँट्न थाले चाहिँ देखिन्थ्यो अहिले उसको अनुहारबाट एउटा अर्को कुरा पनि लाग्थ्यो उसले भर्खर कुनै एउटा महान सुझाव मालिकलाई टक्राएको छ उनीबाट प्रशंसा पाउने आशा र नपाउने आशंकामा सकेसम्म प्रौढ अनि गम्भीर देखिन खोज्दै थियो हामीलाई देख्नासाथ पटवारी खुम्चियो तर केही बोलेन उसको बाटुलो फ्रेमको मैलयुक्त चस्माबाट देखिँदै थियो यसपखत हाम्रो प्रवेशलाई त्यसले ठ्याम्मै रुचाएन जिमदार साहेबले हामीतिर हेरे हजुरको परिचय तब हामीले पत्तो पायौं जिमदारको बोलीमा यता धेरै बसेर होला एउटा अनौठो किसिमको लेग्रो तान्ने प्रवृत्ति र लम्बाई प्रकट हुँदो रहेछ हामी जुन वाक्य आधा मिनटमा बोल्छौं यसले त्यही बोल्न साढे एक मिनट लगाउँछ थापाले मेरो कानमा खुस गरेर भन्यो म हाँस्न थाले मैले नरेन्द्र जोशीलाई यो भनिदिएँ ऊ पनि हाँस्न थाल्यो हाम्रो टोली प्रमुख जसलाई हामी पछिल्लोतिर बंगुरमान सिंह भन्ने गर्थ्यौं अधिराज्यको नम्रतम र चाकरीका लागि प्रख्यात मानिसमा गनिने गर्थ्यो एकाएक सामान्य उभिएर भन्न थाल्यो हजुर हामी राजधानीबाट आएका केन्द्रबाट खटाइएर यहाँ बस्दा हजुरसँग सरसल्लाह सम्पर्क राख्नु भन्ने पनि आदेश छ हजुर जिमदार पुरानो जमानामा जिमदार र अब प्रत्येक पटक गाउँको प्रधान पञ्च पनि हुने गर्थे त्यसकारण पञ्चायत मन्त्रालयबाट तिनका नाउँमा लेखिएको एउटा पत्र पनि हामीसँग थियो जिमदार आफ्नै जोडाको भलाको सरिवाल मान्छे पार्ने निकै प्रसन्न देखिए उनले तुरन्त कचहरी बर्खास्त गरिदिए र अघि आदि मात्र थियो भने अब पूरै हामीतिर ध्यान दिए सोधे यहाँहरू पाल्नु भएको कारण चाहिँ के कस्तो हो कुन्नी हामी यहाँ उत्खननका लागि आएका हौ बस्ने कति दिनको होला नि वर्ष दिनको यो सुन्नासाथ जिमदार अलिक सतर्क भए बिल्डिङ त उनको ठूलै हो गाउँको हिसाबले तर एघारजनालाई राख्दा धेरै असुविधाहरू बेरिन सक्छन् यो जिमदारले नसोची छोडेनन् किनभने उनी चाहिने भन्दा अलिक बढी नै अनुभवी थिए तर जिमदार साहबलाई धेरै दुःख दिँदैन हामीलाई एउटा घर मात्र बरू खोजिदिनु पर्ला बासका लागि पारीको गाउँमा उही अलिअलि यताउति गरिदिने मानिसको सहयोग भने चाहिएला जिमदारका आँखा बल्ल उत्साहले टल्किन थाले अनि त्यसपछि मात्र प्रत्येकको नाउँ गाउँ सोध्ने परिस्थितिमा उक्लिन सके पहिलो परिचय टोली प्रमुखले नै दियो वास्तवमा उसको नाउँ थियो अंगुरमान सिंह बंगुर खुब खान्थ्यो र बंगुर चाहिँ देखिन्थ्यो यिनै कारणहरू थिए हामी उसलाई पसलतिर बंगुरमान भन्थ्यौं र अघिल्तिर चाहिँ उसको मिलनसारिता र बौद्धिकताको तारिफ गर्थ्यौं जिमदारले सबैसित एक एक गरेर नाउँ र गाउँ मात्रै सोधेन् आफू वयवृद्ध भएकाले बाबु र कसै कसैसँग त हजुरबाको नाउँ समेत सोधेका थिए उनको विश्वास थियो उनी यति अनुभवी र देश दुनियाँ घुमेका मनुष्य हुन् कतै न कतैबाट सबैलाई चिन्दछन् भए पनि त्यही कसैको काका कसैको बाबु वा बाजेको नाउँ लिएर उनी तत्काल एउटा घटना सुनाइदिन्थे कहाँ र कसरी उनको भेट भएको थियो अन्त्यमा जिम्दारले आफ्नो नाउँ निकै जुङ्गामा ताउदिँदै सुनाए विश्वनाथ प्रसाद सिंह त्यसो त हामीलाई काठमाडौँमै बताइएको थियो तैपनि विश्वनाथ प्रसादले जुन किसिमले नाउँको उच्चारण गरे त्यसले सफा थाहा हुन्थ्यो उनलाई अलिअलि धाक आदि लगाउने तलतलले च्यापेको छ स्पष्ट थियो उनी हामीमाथि कैयौं प्रकारले आफ्नो रवाफ फरफराउन चाहन्थे उनले भने भगवानको कृपाले यस जिल्लाजबारमा विश्वनाथ सिंहलाई नचिन्ने कोही छैन बेफिक्री बस्नुहोस् यहाँहरूलाई कुनै कुराको तकलिफ हुन दिन्न त्यसपछि विश्वनाथले आफ्नो पटवारीलाई सोधे के लालजी बर्बाको तिम्रो गोवास हुँदैन यहाँहरू बस्नलाई म सब ठिक गराइदिन्छु मालिक आजुरको पाहुना आएपछि हाम्रो पनि पाहुना लालजी पटवारीले हजुरको पाहुना भन्नु त्यतिको उचित लागेन होला जिमदारलाई केही बोलेनन् पछि भने आजलाई यहीँ आराम गर्नुहोस् भोलिदेखि सब इन्तजाम भइहाल्छ त्यसपछि विश्वनाथले हाम्रो कामको बारेमा अझै विस्तारमा सोधे भने हाम्रो कथा अगाडि बढ्छ प्रश्न उजाउँदै कोदालो वा बन्चोरो चाहिँ धार लगाउँदै हामी यस गाउँमा किन आयौं एघारजनाको डफामा एकजना बाहेक कसैले पनि यस्तो गाउँको अनुहार त्यसको चाम्रोपन देखेको थिएन यति उदासी र मानिसहरूको यति खस्रो रूप र नमुना देखेको थिएन सूर्यमा डढेर पसिना दलेको मुजै मुजा परेको अनुहार लाग्थ्यो एउटा पाग लागेर च्यापच्याप भएको काठको मुकुण्डोलाई बडो सावधानी साथ मसीमा चोपेर झिकिएको छ यस्तो केही पनि ती काठमाडौँवासीहरूको दृश्यमा हुँदैन थियो हामीले बाँच्नुलाई शहरको नाउँले चिनेका थियौं त्यहाँ गरिबी पनि चित्रात्मक देखिन्थ्यो अथवा राम्रा मानिस र घरहरूको भीड़मा थिचिएको हुन्थ्यो यहाँ वस्त्र र सभ्यताका साथ हामी नीलवर्ण श्रृङ्गाल जस्तै हास्यास्पद लाग्न थालेका थियौं केही आइमै हामीलाई देखेर मुख सबै हाँसी पनि रहेका थिए जो हामीलाई कुनै तमासा झैँ पाएर हेर्न जम्मा भएका थिए प्राय सबैजना पर्यटकहरूलाई अनौठो लाग्ने एउटा खाल्डोमा जन्मिएर हुर्किएर कर्मचारी भएर बसेका थिए उमेर बडो सजिलोसित धानिँदै खर्च भएको थियो त्यहाँ अब शेष जीवन काट्न कसैलाई कुनै गुणन भएको आवश्यकता थिएन कुनै दुविधा पनि थिएन एक निश्चिन्तता थियो एक किसिमको एघार मध्ये दुई तीन अविवाहित बाँकी सबै स्वास्नी छोराछोरी र गृहस्थले सुसज्जित लज्जित व्यक्ति थिए यस्तो अनकन्टार जस्तो ठाउँमा जमिन र गाडिएको केही मूल्यवान आस्थाहरूका साथ आएका थियौं जुन कालान्तरमा काल्पनिक पनि साबित हुन सक्थे नदी पारी गाउँभन्दा दुई कोष जति पूर्व हामीले एउटा उत्खनन शुरू गर्नु थियो त्यहाँ केही महान प्राचीन सांस्कृतिक अवशेषहरू भेटिने सम्भावना थियो तर अवशेष के न हामीलाई यसको पत्तो थियो र ठ्याक्क कुन ठाउँमा त्यसको पनि खास ज्ञान थिएन तैपनि हाम्रा भ्रमण आदेशहरू यसै ठाउँमा उत्खनन गराउने उद्देश्यले तयार भएका थिए गाउँको सेरोफेरो भनेपछि त्यो कतै पनि हुन सक्थ्यो अलिकति अनुमान पनि छँदै थियो हामीभन्दा अघि एउटा अर्को विशेषज्ञहरूको टोलीले प्रारम्भिक सर्वेक्षण गरेर आफ्नो रिपोर्ट दिएको थियो त्यसमा एक दुईजना विदेशी विशेषज्ञ पनि थिए तिनीहरूको विचार थियो त्यहाँ त्यस्ता केही वस्तुहरू भेटिने सम्भावना छ जुन भेटियो भने संसारैले मानवीय सभ्यताको इतिहास वा विकासलाई अर्को किसिमले व्याख्या गर्नुपर्नेछ कुनै अन्तर्राष्ट्रिय ऋण वा सहयोग अथवा थप सहयोगको लागि लेखापढी चलिरहेको थियो त्यसैले हामीले केही ठोस काम गरेर देखाउनु थियो हाम्रो समूहमा जसो कुनै न कुनै रूपमा पुरातत्व र संस्कृतिसित सम्बद्ध थिए तर विशेषज्ञ सबैजना थिएनन् केही भर्खर विदेशबाट पढेर फर्केका थिए केही पुरातत्व विभागमा काम गर्थे र एक दुईजना प्राचीन इतिहास र संस्कृति पढाउने गर्थे हाम्रो सुत्ने प्रबन्ध त्यस रात बैठकमै भयो जिमदारले हतारमा भए पनि दही चिउरा र आलुको तरकारी जुटाइदिएका थिए लालटिन यति धुवाग्रस्त थियो हामीलाई कोठाको निरीक्षण गर्नुभन्दा सुत्नु सुविस्ता लाग्यो जोर्नी जोर्नीमा होडे ओखर जस्तो कठिन भएर बसिदिएको थकाइले गर्दा पनि यस्तो लागेको हुनसक्छ भोलिपल्ट सबैको निद्रा छिट्टै खुल्यो कार्तिकको अन्तिम दिन रहेछ बिहान बिहान नदी किनारको आवा निकै नरम सुमसुमाउने किसिमले लागिरहेको थियो पूर्वमा बाँसको झाङ पछिल्लोतिरबाट सूर्य एकदम बाटुलो हिटर जस्तै भएर निस्कियो यद्यपि त्यहाँ हिटर भनेको एउटा अनौठो वस्तु हुन्थ्यो अर्को किसिमले हेर्दा क्षितिजको तेस्रो हत्केलामा अबिर लतपतिको पूजाको डबल चाहिँ त्यो आराम र निश्चिन्तता साथ एक ठाउँमा टिकिराखेको थियो गुड्न कुनै हतार नभए चाहिँ हामी सबै खेतै खेत आली नै आलीका दुवैतिर घाँस दुबोमा परेको शीतमाथि खुट्टा घिसार्दै हिँड्न थाल्यौं चप्पल जुत्ताहरू हात हातमा झुण्डिएका थिए हामी त्यस ठाउँमा जान चाहन्थ्यौं जहाँ हामीले उत्खनन कार्य थाल्नु थियो कसैको पनि अनुहारमा हिजोको चौरी थिएन बरु ताजा अनुभव गरेपछि जस्तो ठट्टा आउन थाल्छ त्यस्तो ठट्टा गर्न थाले अलिक पर डिस्कोमा एउटी आइमै उभिएकी थिए डिस्को वरपर जाङ थियो त्यसले चारैतिर आँखा दगुराएर झ्याप्प बसे कर्णबहादुर हाँस्न थाल्यो आइमाई निवृत्त भएर उठी पनि सकेकी थिए र आफ्नो मैलो धोती समात्दै हिँडेकी थिए अङ्गुरमानले एकछिन त्यहीँ उभिएर हामीलाई आफ्नो कार्यक्रम बुझाउन खोज्यो काम कसरी थाल्ने र कताबाट तर त्यति चाँडो कोही पनि केही पनि बुझ्ने हिसाबमा देखिएन यति हतार के छ हामीलाई थाहा थियो काम अहिले कैयौं दिने त थाल्न सकिँदैन एक त हामीलाई खन्ने मजदूरहरू जति संख्यामा चाहिने हो त्यति पाइएका थिएनन् काठमाडौँबाट केही सामानहरू अझै आउन बाँकी थिए अब यी केही दिन सबै विश्राम नै गर्न चाहन्थे वरपरका क्षितिजसम्म छोएर फिजिएका खेतहरू र खेतको अलिक मासतिर बालीहरूलाई छुँदै अनन्तसम्म झुन्डिएको र क्यासेट झैं चकमन्नता बजाइरहेको वातावरण हेर्दै कस्तो भने धुलो उड्नु पनि त्यहाँ एउटा घटिया घटना मानिन्थ्यो कोही आउँदैछ दुलाले संकेत दिन्थ्यो कति दुलो भने कुनै कुनै सडक किनारका रूखहरू के का रुख हुन् त्यो पनि चिन्निँदैनथ्यो केवल अनुमानले चिन्नु पर्थ्यो कि त त्यस्तो चिन्दा स्मृतिको सहायता लिनु पर्थ्यो के भने साल यहाँ बर्को रुख थियो त्यसकारण यो बर्कै रूख हुनुपर्दछ ऋषिले रूख देखेर भनेको थियो नागाबाबा यस रूखमुनि आएर उभियो भने उसले खरानी घस्ने झन्झटै गर्नु पर्दैन गाउँमा एउटा नागाबाबा छ उसको एउटा कथा छ त्यो कथा मैले तिनीहरूलाई बाटोमै बताइदिएको थिएँ मुक्ति सम्वेकमा हामी आज डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित वाचनको पहिलो श्रृंखला सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ सबभन्दा प्रसिद्ध गाजा खानाको लागि थियो त्यसपछि मात्र अरू कुरामा कैयौं वर्ष अघि गाउँमा पस्दा सुनिन्छ साँच्चैकै नागा अर्थात नग्न आएको थियो उसलाई देखेर तरूणी केटीहरू घरभित्र पसेका थिए गृहस्थिनीहरू मुख छोपेर हाँस्न थाले केटाकेटी र किशोरहरू हाँसे मात्र होइन नागाको अघि पछि लागेर कहिले उसको अघितिर कहिले पछिल्लोतिर हेरेर हाँस्थे तर नागा चारैतिरबाट सुकेको थियो उसको इन्द्रिय अति संयमले गर्दा एउटा ठूलो तर नफुकेको बेलुन जस्तै लुलो र चाउरिएर झुन्डिएको थियो उसको हातमा एउटा त्रिशूल थियो जसले गर्दा गाउँलेहरू उसित अलिअलि भयभीत र प्रभावित पनि थिए उसले सिद्ध देखिने हरसम्भव प्रयत्न गरेको थियो दारी जटाजुट भस्मलेपन र त्रिशूलको टुप्पोमा बाँधिएको एउटा रातो धरो साथ उसले एउटा खेतमा धुनी जगायो छेउमा त्रिशुल गाड्यो र मृगचरमा ओछ्याएर बस्यो त्यसपछि गाउँलेहरूसित पहिलो प्रश्न गर्यो बोलो बच्चा लोगिन इन्द्रिय आ ओठमे कहाँ अन्तर आए गाउँलेहरू यस्तो प्रश्नले झन दिए त्यो प्रश्न कतैबाट पनि तिनीहरूको दैनिक जीवनको हिस्सा थिएन तिनीहरूलाई दैनिक प्रश्नबाहेक अरू थाहा थिएन गएर जिमदार पटवारीलाई डाकेर ल्याए नागाले उही प्रश्न सोध्यो र जिमदारलाई एकमुठी भस्म दियो त्यसपछि भन्यो जो सीधा आदमी है उसका लेखा इन्द्रिया ओठ एके है दोनों शरीर का अंग है फेन यी दुगो ओठ जो कि पाप का जड़ है वो त हम खुले रखते त इंद्री काहे बांधना बोलो बच्चा बांधो ओठ को ओठ बदला से इंद्री अपने आप बस हो जाता है पूरा जेसु के होता यस्तो एउटा बाबा गाउँमा हुनुपर्दछ केही प्रौढ गाउँलेहरूले सुरुदेखि नै मान्थे तर गाउँमा राख्न तिनीहरूले अलिक ढङ्गको बाबा पाएका थिएनन् त्यसमाथि थप बाबाको अन्तिम वाक्यले सारा गाउँले एकनाशसित प्रभावित भए जिन्दार पनि पटवारी पनि हमको कालो सपना हुवा जाओ बाबा बिरहीनपुर बरेवा त हम चला आया फेन यहाँ जहाँ सपना होगा वही चला जाएगा हम त रमता जोगी बहता पानी न ठारा तर नागा बाबाले फेरि अर्को गाउँको सपना देखेर बस जुन ठाउँमा पहिलो त्रिशुल गाडेको थियो त्यहीँ एउटा कुटी बन्यो संयोगले त्यो जमिन जिन्दारकै परेछ अब बस्तीले बाबालाई एउटा एकसरो गम्छा बाँधिदिएको थियो अब ऊ नागा कुन अर्थमा थियो भने ऊ अझै लङ्गौटी बाँधेर बन्धनमा पर्दैन थियो उसित एउटी विदुई थिए अब जो पहिले भक्ति सिक्न आउँथे पछि बाबाको सेवा टहल गर्न आउन थाली त्यसपछि ऊ आउनलाई त आइरहे तर जान भने बरोबर बिर्सिन थाली एवं वृद्ध ए बाबाजी तू साधु हौ कि स्वादु बडो स्वाद लिएर यो प्रश्न गरिन्थ्यो नागा बाबासित आफ्नो साधु जमानाको त्रिशूल अझै बाँकी थियो त्यसको प्रयोग ऊ त्यसै प्रश्नको उत्तर दिनका लागि गर्ने गर्थ्यो अर्थात साधु कि स्वादु यो प्रश्न सुन्नासाथ ऊ प्रश्नकर्तामाथि त्रिशूलसहित जम्तिन्थ्यो यो बेग्लै कुरा हो उसको हातबाट अहिलेसम्म एउटा पनि हिंसा भएको थिएन कारण कारण प्रश्नकर्ता नागाको तुलनामा धेरै हट्टाकट्टा हुने गर्थ्यो यता नागा आफ्नो गाँजामाथि टिकेको नश्वर शरीरलाई त्रिशुलसँगै दौडाउन सक्दैनथ्यो एउटा यस्तो पारदर्शी शरीर जुन आत्मा झै स्वत अदृश्य हुने तर्खरमा थियो नागाको आश्रममा अब भक्तिका लागि कम गाँजाका लागि बढी श्रद्धालुहरू जोड्दथे त्यसो त कक्कड खाने चलन पनि थियो र गाँजाको महँगी वा कमी भएको बखत कक्कडले नै तलतल मेट्थे तर गाँजा गाँजा हो गाँजा निष्पाकी राजा यो त सबै गाउँलेलाई थाहा थियो त्यही गाँजाको आसमा केहीजना घण्टौं नागा बाबा कहाँ बसिरहन्थे नागासँग रिस पनि निकै धैर्यसाथ त्यो रिसलाई निल्थे तिनीहरूलाई डर हुन्थ्यो नागा रिसाएर गाँजा दिन बन्द नगरिदियोस् र साँच्चीकै नागा कतै न कतैबाट गाँजाको प्रबन्ध गरिहाल्थ्यो एउटा यो पनि कारण हो मानिस नागालाई अझैसम्म केही सिद्धिहरू बाँकी रहेको महापुरूष मान्दथे गाँजाको यति कठिन मौसममा समेत नागा अटुट रूपले गाँजा सेवन गर्न सक्थ्यो एउटा यो पनि कारण हो मानिस नागालाई अझैसम्म केही सिद्धि बाँकी रहेको महापुरूष ठान्दथे उसलाई पुरानो खोकी र दम थियो जुन गाँजाकै प्रताप हो भन्छन् तर अब त्यो खोकी गाँजाको चिरिम ब्रह्माण्डसम्मै पुग्ने गरी तानेपछि रात आँखासहित एक दुई मिनट जोड गर्थ्यो र शान्त हुन्थ्यो बरु लामो समयसम्म गाँजा खान पाएन भने दुःख दिने गर्थ्यो ऊ अटुट रूपले जिउभरि भस्म पनि दल्थ्यो एक बिहानै गाँजा खान आउने गाउँलेहरूले देखे नागाको काम गर्ने भक्तिनीको जिउमा र अनुहारमा पनि भस्म लागेको छ टाटे पाटे भएर गाउँलेहरू हाँस्न थाले विजुयी यो थाहा पाउन साथ नुहाउन दगुरी त्यस दिनदेखि नागा जसरी अटुट रूपमा भस्म लेपन गर्थ्यो त्यसै गरी अटुट रूपमा भस्म पुछेर मात्र घरभित्र पस्थ्यो प्राय राति नुहाएरै ऊ भस्म निवृत्त हुने काम सम्पन्न गर्थ्यो भनिन्छ आई मैले बाबालाई धम्की दिएकी थिए राति एक दिन पनि नुहाएन भने ऊ बाबाको काम गर्न छाडिदिन्छे सधैँ नुहाइसकेपछि नागालाई एउटा कुरा कटुट सम्झना आउँथ्यो भन्दा धेरै छरितो र सुविधाजनक वस्त्र साबित भएको थियो गम्छा बेर्न पनि समय नलाग्ने र फेर्न पनि जुनसुकै कुरा होस् नागा बाबा पहिले गाउँको शोभा अब अविभाज्य अङ्ग भइसकेको थियो नागा बाबाको घरमा गएर हामीले पानी माग्यौं उसले एक एक टुक्रा रातो सक्खर पनि दियो प्रसाद पाऊ उसले भनेको थियो हामीले सक्खर चपाएर पित्ले लोटाबाट पानी खायौँ तिलकले सोध्यो यसको काम गर्ने खोइ नि गाँजा खोज्न गएकी ओली तर त्यसै बखत त्यो ढक्कीमा अलिकति चामल लिएर त्यहाँ आइपुग्यो यतना देर काय लगाउले आए नागाले सोध्यो के हो कि घरमै चाउरी नरहे त यतना यत्ना धानकुटके लिए नि त्यसले भने ऋषिले सोध्यो के भन्छ यो मैले भने चामल पैँचो माग्न गएकी कसै कहाँ नपाएर धान लिएर अहिले कुटेर ल्याउँदा ढिलो भयो यिनीहरू के सधैँ यसै गरी खान्छन् सधैँ नभए पनि यहाँ धेरै घर यसै गरी खान्छन् कुनै दिन नागाकै घरबाट पनि कसैले पैँचो लग्न सक्छ त्यसपछि ऋषिले सोधेन विदुईका झोलिएका छाती हेर्न थाल्यो जुन शरीरका झुन्डिएका दुईटा खल्ती जत्तिकै पातला र स्त्री नलगाइएका चाहिँ थिए त्यसले चुरो लगाएकी थिएन जुन गाउँको एउटा सर्वसाधारण घटना थियो दिन अझै चढ्न थालेपछि हामी फर्केर आयौं भोकले राख्ती पार्दै छुत्ती खेलाउँदै लगेपछि खानेकुरा चिजको थियो जिमदारले परेवा काट्न लगाएका रहेछन् परेवा यद्यपि धेरैले कहिले खाएका थिएन त्यो पकाइएको चाहिँ बडो शानदार किसिमले थियो एक निद्रा सुतेर उठ्दा फेरि हिजोका कुराहरूसित मिसिएर पट्यार र छटपट अनुहार अनुहारमा देखिन थालेका थिए ऋषिले भन्यो आएको दोस्रो दिन नै यस्तो छ वर्ष दिन कसरी काटिएला आधुनिक कालिदासहरू मेघदूत लेख कि बिरामी पर्दै घर फर्क थापाको सुझाव त्यसो होइन अङ्गुरमान बोल्यो हामीलाई अचम्म पनि लाग्यो उसको अनुहारमा पनि दुई दिनको पट्यार राखिएर आएको चिन्ह स्पष्ट देखिन्थ्यो जबकि ऊ निकै एउटा धैर्यशाली मनुष्यमा गनिने गर्थ्यो उसले भनाइ दोहोऱ्यायो यसरी काम चल्दैन बिरामी परेर हामी सबै त फर्कन सक्दैनौ एकैपटक यसो गर्नुपर्छ अङ्गुरमाङको कुरा ध्यानले सुन्न थालियो आलो पालो गर्दै काठमाडौँ जाने केही न केही काम त यो योजना सम्बन्धी पनि त परिरहन्छ अनि त्यसरी जो जान्छ त्यसले अरूको पनि घरमा भेटेर आउँछ तुरन्त सबको अनुहारमा बुलन्दको भाव देखिन थाल्यो कोही पनि वाल्न परेर बसिरहेन सब काठमाडौँ जाने उत्साहमा आपसमा बोलचाल गर्न थाले जुन भात खाएपछि एक प्रकारको विरक्तिले गर्दा बन्द चाहिँ थियो राति सुत्ने बेलामा अङ्गुरमानले भन्यो पहिले त ट्रायल चेन्जिङ गर्नु पर्यो हामी दुईवटा माउन्टमा एकैपटक थाल्छौँ एउटा लामो रेन्ज बनाएर चिनो लगाइदिउँ सुतरीहरू तन्काएर किलाहरू गाडिदिउँ र अनि एकैपटक दुवैतिर खन्न थाल्नुपर्छ दुई समूहमा बाँडिएर दुवैतिर एकैपटक काम गर्न थाल्नु ठिक हुन्छ यसले के हुन्छ भने माउनको निर्धारण अनुसार एकातिर हरिजेन्टल र अर्कोतिर भर्टिकल उत्खनन प्रमुख रूपमा गर्नुपर्ला दुवैतिर एकै किसिमले नगर्ने अलिक फरक किसिमले खन्नुपर्छ चिनो त्यसै गरी लगाउनु पर्यो त्यसो गर्दा काम छिटो होला र हुन सक्छ हामीले खोजेको वस्तु वर्षदिन अघि नै प्राप्त होस् वा वर्षदिनपछि पनि नहोस् शरदको बोली आयो त्यो त बेग्लै दर्शन हो कसको के लाग्छ तैपनि काम त गर्नु पर्यो पिङ चढेपछि मचिनो त पर्यो नै यहाँ शेखर बोलेको थियो धेरै पछि कसरी ग्रुप विभाजन गर्ने त पाँच पाँचजनाको दुई समूह बनाउनुपर्छ र दुवैतिर पन्ध्र बिस मजदूरहरू टोलु प्रमुखले भन्यो तर हामी त एघारजना पो छौँ त वाग्ले भन्यो एघारौँ मान्छे दुवैतिर हेर्छ को हो एघारौँ मान्छे एघारौँ मान्छे म हो मेरो मुखबाट निस्कियो अङ्ग्रेमानले अनौठो किसिमले मलाई हेऱ्यो किन तिमी नै मैले भने म बसेर लेख्छु के लेख्छौ तपाईँहरूलाई लिएर लेख्छु कसरी तपाईँहरूमध्ये प्रत्येकलाई एक एक महिनाका लागि नायक बनाएर लेख्छु समय पनि कठिन छ तपाईँहरू नायक बनेको एउटा कथा पनि भन्छ तर तिमी बाहेक हामी दसजना मात्र छौ वर्ष दिनमा बाँकी महिना के गर्छौ केही गरौंला त्यो मेरो जिम्मा भयो अंगुरमान अब प्रत्यक्ष किसिमले उत्साहित देख्न थाल्यो त्यसो भए तिम्रो काम यही नै हो तर तिमीले भोलिदेखि नै लेख्न थाल्नुपर्छ किनभने हामी भोलिदेखि नदीपारीको गाउँमा सर्दैछौ भोलिदेखि मङ्सिर लाग्छ लाग्छ यसपालि यहाँ निकै जाडो हुन्छ तिम्रो पहिलो नायक को हुन्छ यो पनि मेरै जिम्मामा छाड्नुहोस् पहिले नै सत्व थाहा हुँदा तपाईँहरूको उत्सुकता मर्न सक्छ तपाईँहरू मलाई लेखिरहेको मात्र हेर्नुहोस् र उत्खनन कार्य गर्नुहोस् वर्षान्तमा मात्र म त्यो सुनाउँछु र सबजना सुन मेरो एउटा शर्त छ तिमीहरूले गाउँको एकवटा परिवारसित घनिष्ठता बढाउनु पर्ने हुन्छ सबैलाई मंजूर छ तिनीहरूले भने तर म म भने कसरी थाल्छु यो मलाई अझै स्पष्ट थिएन अथवा यस्तो भनौँ त्यो भोलि राति लेख्दाखेरि मात्र निदो होला यस्तो सोच्दै म निधाउन थालेँ मलाई धेरै कुराको सम्झना हुन थाल्यो जस्तो जस्तो ती सारा मध्ये एउटा के भने यस लेखाइको थालनीमा जुन भनिएको थियो एकजना मै मै जो भोलिदेखि लेखक बन्न गइरहेको थियो यो सम्पूर्ण उत्खनन वृत्तान्तको र यो संयोग पनि होइन धेरै मलाई यो काठमाडौँमै थाहा थियो हामी त्यस गाउँमा जाँदैछौँ जहाँ मेरो बाल्यकाल बितेको थियो म यहाँको सबतोकसँग भिजेको छु मेरो साथीहरूलाई पनि यो थोर बहुत थाहा थियो वास्तवमा म कुनै विशेषज्ञ नभए पनि यहाँ ल्याउनुको कारण यो पनि थियो स्मृतिको पनि उत्खनन हुन सक्छ मलाई थाहा छ म यहाँ अब त्यही गर्छु स्मृतिको उत्खनन गर्छु भोलिदेखि भोलिदेखि गाउँ बिरहिनपुर बरेवा नदी पसाहा नदी पारीको गाउँ धरमपुर पात्रहरू भोलि पर्सी निकोर्सी गान्धीकोर्सी आदि अथवा फेरि अर्को किसिमले मेरा नायकहरू मङ्सिर पुष माघ फागुन सहित ऋषिराम पानी खान चाहन्थ्यो एउटा झुप्रोभित्र पस्यो सोध्न थाल्यो पानी खान पाइन्छ मतियाकी आमाले निस्के विश्रामलाई देख्नासाथ भने आऊ मालिक आऊ पिँढीमा सुकुलो छ्याइदिए मतियालाई पानी ल्याउन हराई जो एक डोल पानी आन विश्राम स्वयं गरिब थियो एक हिसाबले आफ्नो हिसाबमुक्त गरिबीले गर्दा नै ऊ बिहे गर्नुदेखि उछिटिन्थ्यो यो उसले बिर्सेको थिएन तर मतियाकी आमाको गरिबी देखेर ऊ छक्क पर्यो कुन अर्थमा भने उसलाई लाग्न थाल्यो यत्रो गरिबी ऊ झेलिकिन रहेकी छ अर्थात् के का लागि मतियाले सानो डोलमैनारबाट पानी झिकेर ल्याई ल्याउँदा ल्याउँदै चौथा जति पानी चुइएछ संयोगले इनार नजिकै थियो टाढा भएको भए आधी वा तीन चौथाइ पानी चुइन सक्थ्यो मतियाले एउटा पित्ले लोटामा पानी सारेर ऋषिलाई दिए पानी खानु अघि उसले मतियातिर हेर्यो अलिक काली तर प्रशस्त हिस्सी परेकी केटी उमेर अठार उन्नाइस बीस यस्तै यिनीहरूको पानी मङ्सिरमा मनतातो थियो उसले आवश्यक भन्दा बढी नै होइन कि लोटामा दिए जति पानी खायो तर त्यसो गर्दाखेरि अलग्ग खान नजानेर अलिकति पानी उसको लुगामा पोखियो भित्रबाट एउटा बेग्लै किसिमको गन्ध आयो केही पकाएको गन्ध मिठो लाग्यो भिरपछि म आफ्नो यस नायकलाई खोज्दै पुगेँ ऊ बसेर मतियालाई हेर्दै थियो म पुग्नासाथ भन्यो म यससित बिहे गर्छु मलाई अचम्म यस भनाइमा लागेन बरु यति छिटो यस वाक्यसम्म ऋषिराम पुग्ला जस्तो अलि लागेको थिएन निकै प्रगति गरेछ यो त थाहा भयो होला ऋषिराम एउटा भावुक प्रकृतिको मानिस थियो र ऊ मतियाको यौवन देखेर त्यति होइन गरिबी देखेर बढी प्रभावित भएको थियो मैले भने यसको त बिहा भइसकेको छ यसरी यहाँ किन बसेकी थियो गौना दोगा नभएकाले त्यो कहिले हुन्छ त यसको जहिले पैसा जुड्छ ऋषिराम उदास भयो यस्तो मौकामा प्रायः उसित यही हतियार हुन्थ्यो वातावरण च्यात्न वा आफूलाई जोगाउन ऊ सायद मसित यो अर्को प्रश्न गर्न चाहन्थ्यो पैसा कहिले जुड्छ तर म त्यसको उत्तर यो भनेर दिन सक्दिनँ थिएँ जहिले गौना हुन्छ किनभने मलाई थाहा थियो गौना गराउन भनेर त कतिखेर ताकित आइसकेको हुँदो अथवा धम्की समेत तर कुरो गाँठो जस्तै हुन्छ मतियाकी आमा मतियाकी माई भनेर चिनिन्छ त्यसको एउटा सुती धोती हुने गर्थ्यो जसले आफ्नो रङ कहिले देख्न पाएन तेल र धुलोका कति खात आउँदा हुन् तैपनि टाउकामा यसो घुम्टो आल्थे कुनै मान्ने जस्तो मानिस देखे भने धोती तस्किँदै जान्थ्यो च्यातिएको ठाउँमा एकौटा गाँठो पार्दै जान्थे पिँडालुको गाँठो झैँ धोतीमा ठाउँ ठाउँ गाँठो उम्रेर आएको हुन्थ्यो र त्यसमा प्राकृतिक तवरले वृद्धि हुँदै जान्थ्यो गाँठो पार्दा पार्दा धोती छोटिएर घुँडामन्तिरसम्म भन्न सुहाउने भएको भए हुन्थ्यो तैपनि मतियाकी माईसँग एउटै धोती हुने गर्थ्यो त्यसकारण ऊ गाँठो बढाउँदै जान्थे त्यसवखत अलिक तरुणी थिए भने उसले छाती समेत छोप्ने समस्या आइपर्थ्यो यो निश्चय पनि उसलाई एउटा थप समस्या माने उसले अर्को एउटा गुजुल्टो थियो एकपटक यहाँसम्म भयो उसको एउटा छाती छोपिँदैन छोपिने भयो काठो पार्दा पार्दा निकै संक्षिप्त भएको थियो उसको धोती तर उसको शरीर अझै सुडौल र फैलिएको थियो त्यसको काखमा एक मतिया थिए कि कुनै अर्को बच्चा थियो उसले उपाय जे कि ऊ घर बाहिर जहाँ निस्के पनि मतिया वा त्यो बच्चालाई च्यापेर आफ्नो एउटा पाटो ढाक्थिरहेको थिए करिब तीन महिनासम्म उसले त्यसै गरेर काम चलाए तीन महिनापछि एक दिन एउटा नयाँ सुती धोती उसको जिउमा देखियो जुन सायद तीन महिनापछि फेरि आफ्नो रंग र आकार सखाप पार्ने अवस्थामा पुग्थ्यो आफ्नो बाल्यावस्थामा म सधैँ म बतियाके माईले अर्को धोती किन्न सकिन भने के ऊ नाङ्गै हिँड्ली तर धोती झण्डै घुँडा घुँडासम्म आउन थालेपछि ऊ कसै गरी पनि एउटा अर्को धोती उप गरेर ल्याउँथे अनि एकपटक फेरि म आफ्नो डरबाट उम्कन सक्थे म यो मतियाकी आमालाई लिएर निकै चिन्तित रहने गर्थेँ तर ऋषिराम मभन्दा पनि संवेदनशील देखियो साँच्ची भनौँ भने ऊ त उदास मात्र पनि भएन आँसु जस्तोले पनि भरियो केही मात्रासम्म त्यस्तै केही बेरपछि मतियाले दुईटा थालमा दुधीवटा मडुवाको डस्रो तर बाफ निस्कन्दै गरेको रोटी र छेउमा अलिकति रससहितको घुँगीको तरकारी लिएर आए ससाना घुँगी देख्न साथ ऋषिलाई दिग्मिग्ली छुन थाल्यो उसले रोटी मात्र हातमा लियो घुँगी र थाल फर्काइदियो म त केटाकेटीमा बडो स्वादले चुस्थेँ अहिले मैले पनि खान सकिनँ खस्रो भए पनि भोकाएको पेटमा तात तातो रोटी जाँदो रहेछ बासी मडुवाको रोटी खेसारीको सागसित वा नुन तेलसित वा सिद्रासित मलाई खुब मिठो लाग्ने गरेको हो तर पछि यो सुनेपछि मडुवाको रोटीले बुद्धि बिग्रन्छ म तर्से यो पत्तो थिएन यस्तो किन भनिन्थ्यो सायद तबदेखि कैयौं वर्षपछि फेरि म अहिले मात्र खाइरहेको थिएँ जहाँसम्म मलाई सम्झना छ अन्तिम पटक मैले यही मतियाकी माईकै मडुवाको रोटी निलेको थिएँ त्यस वखत बडो स्वादले मतियाका माईहरू सुरुदेखि नै यसको सेवन गर्थे सस्तो भएकाले अथवा बुद्धिलाई जे गरे पनि यसले पेटलाई निकै भर्थेको सान्त्वना दिन्थ्यो त्यसकारणले अलिक बेरमा मतियाकी माई दुईटा रोटी अरू लिएर थप्न निस्के बेसी ज्यान गए मानेन खाऊ न खाऊ गरिबकी घरमे त यी हे जुरी यसले के भनी ऋषिले सोध्यो खानुस् न खानुस् गरिबको घरमा त यही जुर छ खाउ नखाउ भनेको खानुस् नखानुस् भनेको हो यति सुन्न साथ ऋषिराम भुर्तेल बेसरी हाँस्न थाल्यो म तिहार उसकी आमा केही नबुझेर हेर्न थाले श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको पहिलो श्रृंखला हामीले आज सुनायौं र आजदेखि शुक्रबारको श्रुति सम्वेकमा हामी अलिखित सुनाउनेछौं अर्को साता अलिखितको दोस्रो श्रृंखला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री